आप नाची देव नाची पनिले तिम्र मोहनीले तिम्रो सपनीले तिम्रो मोहनीले मलाई बाध्यो नि मलाई बाध्यो नि बाध्यो नि झन् झन् झन् मलाई बाध्यो नि बाध्यो नि कतै निधाउन पाऊ केही चाहिँदैन तिम्रै हुन पाऊ तिम्रो छेउ साथै निधाउन पाऊ केही चाहिँ